अर्कैको सिन्दुरा अर्कैको सिन्दुरा बधाई बाहे के दिन सक्छु र बधाई छ तिम्रो बिहेको साथ कुन्दिनको बदला लिएको अर्कैको सिन्दुर अर्कैको सिन्दुर बधाई बाहे के दिन सक्छु र बधाई छ तिम्रो बिहे छोडे साथ कुन दिनको बत्ला के मा गल्ती भयो र छोड कुरा बधाई छ तिम्रो बिहेको के गल्ती भयो र छोडे साथ कुन दिनको बदला लिएको लाए नि छु छोरा बिर्सिदिनु बिगका सपुरा बधाई छ तिम्रो बिहेको के गल्ती भयो र छोड्यौ साथ कुन बदला